हिजो दुःखमा हुँदा मेरो मायाको खाँचो थियो रे त्यो बेला त बैगुनीको माया पनि साँचो थियो रे आखिर सपना नहो सपनामै सीमित भयो अबदेखि आफ्नो बाटो गर बैगुनी दुनियाँमा कसको भर छ र बैगुनी अबदेखि आफ्नो बाटो गर बैगुनी दुनियाँमा कसको भर छ र बैगुनी पुगेर मागे माया शरणमा झुकेर सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्य रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु आँगनमा पुगेर मागे माया सरमा झुकेर सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा म तिम्रै यादमा रुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु म रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म to Thank you. सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मधे रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म छोडेर सपनीमा तिमी सँगै हुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म यता हेर्छु छटपटिन्छु मध्ये रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु तिम्रो मेरो सम्बन्ध कस्तो भयो एक्लै एक्लै रुवाउने जस्तो भयो सपनीमा तिमीसँगै हुने गर्छु म छटपटिन्छु मध्ये रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु सम्बन्ध कस्तो भो एक्लै एक्लै रुवाउने जस्तो भो सपनीमा सँगै हुने गर्छु म यता हेर्छु देख्दै छटपटिन्छु मध्ये रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म यता हेर्छु देख्दिन उता हेर्छु देख्दिन छटपटिन्छु मध्ये रातमा विपनीमा तिम्रै यादमा रुने गर्छु म रातमा झस्किन्छु रुने गर्छु म झस्किन्छु तिम्रो यादलाई सपनालाई सकेन सपनीमा तिम्रो